मन्दिरमा सन्को गजुरा नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता मनहरूलाई कार्यक्रम गाम्बेसीका धुनहरूको आजको अर्को नवीन श्रृङ्खला लिएर तपाईँको माझमा उपस्थित भइसकेको छु म तपाईँकै उनी सुख दुःख अनि रदनको साथी कमल सरगम यति बेला radio Rajdhani hundred point six megahertz काठमाडौँसँगै देशैभरका विभिन्न एफएम स्टेसनबाट प्रत्यक्ष रूपमा जोडिन आइसकेको छु तपाईँको सन्देशको साथमा र कार्यक्रमका एमबिसीका धुनहरूको आजको श्रृङ्खला तपाईँहरूकै एसएमएसहरू वाचन गर्ने बसाइ तपाईँहरूकै ती सन्देशहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसेर सुन्नुभएका श्रोता मनहरूले एसएमएस गर्नुभएका एसएमएसहरूलाई स्थान दिने बसाइ हो त्यसैले धेरै साथीहरू अगाडिदेखि नै हामीलाई एसएमएस गरेर साथी रहनु भएको छ र त्यही तिनै एसएमएसहरू आज वाचन हुनेछ तपाईँले जहाँबाट जस्तो अवस्थाबाट एसएमएसहरू पठाउनु भएको छ ती एसएमएसहरूलाई स्थान दिनेछु म आजको बसाइमा र आजको बसाइमा धेरै एफएम स्टेसनबाट सुन्दै हुनुहुन्छ कार्यक्रम एक सय पचासभन्दा बढी एफएम स्टेसनबाट नेपाली रेडियो नेटवर्क मार्फत जोडिरहेका छौँ भने अन्य एफएम स्टेसनबाट पनि प्रत्यक्ष रूपमा जोडिरहेका छौँ यति बेला काठमाडौँ काठमाडौँबाट रेडियो राजधानी हन्ड्रेड पोइन्ट सिक्स मेघजबाट चाहना योजनजीले साथ दिइरहनु भएको छ रेडियो त्यसै गरी ग्रेस एफएम एक सय सात दशमलव छ मेघज काभ्रेबाट रवि धितालको साथ मलाई प्राप्त भइरहेको छ रेडियो जालापा एक सय चार दशमलव पाँच मेघज नुवाकोटको रानी पवाबाट भगवती लामाको साथ छ radio Tinlal FM eight eight point six megahertz रामेछाबाट युनिक विभागी सिंह लेखबहादुर विकाको साथ छ रेडियो मालाश्री एफएम एक सय बिन्दु पाँच मेघज रोल्पाबाट लोकेन्द्र चन्दजीको साथ छ रेडियो नयाँ नेपाल एफएम एक सय चार दशमलव पाँच मेघज दार्चुलाबाट पक्क मगज धामीजीको साथ छ रेडियो नयाँ गौमुखी एफएम एक सय छ थप्लो सात मेगाज प्युठानबाट राजुजीको साथ छ आफ्नो एफएम एक सय चार दशमलव पाँच आठ डडेलधुराबाट खडक छेत्रीजीको साथ छ रेडियो देउराली एक सय एक मेघहर्च अर्घाखाँचीबाट रुद्रमणि भुषालजीको साथ छ रेडियो नयाँ कर्णाली एफएम एक सय दुई थप्लो आठ मेघहर्च कालीकोटबाट कर्णबहादुर विश्वकर्मा रेडियो सैलिङ बयानब्बे दशमलव सात मेघहर्च दोलखाबाट प्रभुजी रेडियो खलङ्गा एक सय सात दशमलव छ मेघहर्च जाजरकोटबाट Tulsi MG radio radio Chaurjhari चौरानब्बे दशमलव आठ मेगा छ रुकुमबाट ज्ञान गौतमजी रेडियो बागमती एकानब्बे दशमलव पाँच छ लाइबाट सबिनाजी रेडियो राजमार्ग धादिङबाट आशिषजी पश्चिम आवाज रेडियो लम्की कैलालीबाट आलोकजी मुगु एफएम मुगुबाट पारस रावलजी समर्पण एफएम बाह्रबाट पनि सुन्दै हुनुहुन्छ रेडियो सरलाई सरलाईबाट पनि सुन्दै हुनुहुन्छ लालीगुराज डट कमबाट राजेन्द्रजी एमजी रेडियो छहारीबाट रमेश बस्नेजी हिमालयन एफएमबाट बुद्धि विश्वकर्माजी रेडियो के केके अधिकारीजी दिप अने नेपालबाट दिपक खमालजी नेपालीको अनलाइनबाट चन्द्र नेपाल विकल्प र हाम्रो पात्रबाट सन्तोष देवकोटाजीको साथ मलाई प्राप्त भइरहेको छ भने तपाईँ विभिन्न श्रोता मन जहाँबाट जस्तो अवस्थाबाट सुन्दै हुनुहुन्छ तपाईँहरूको साथ पनि उत्तिकै मलाई भरपूर रूपमा छ र तपाईँले सन्देश पठाउनको लागि म प्रक्रिया बताउँछु मोबाइलको म्यासेज बक्समा जानुहोस् आफ्नो साथीभाइको सम्झना गर्नुहोस् इष्टमित्रको सम्झना गर्नुहोस् सक्नुहुन्छ मनपर्ने गीत पनि रोज्नुहोला हामीसँग भएसम्म तिनै गीतहरू पनि प्रस्तुत गर्नेछौँ अनि पठाउनुहोस् अन्ठानब्बे एकसाठी पचास उनान्सय सत्तरी अन्ठानब्बे एकसाठी पचास उन्नाइस सय सत्तरीमा कता एसएमएस पठाउने नम्बर नै अहिले पनि तिनै हुन् तिनै नम्बरबाट एसएमएस पठाउनु होला कार्यक्रमको दैलु गर्छु यो निकै नै मनसुने गीत आमाको तस्विर हातेमा न दिनमा न रात न भोग्छ रातैमा बिरे कार्कीको आवाज आमा तिनमा समाहित यो गीत यति बेला प्रस्तुत गर्दैछु तपाईँको लागि अनि त्यो न्यानो काखमा निधाएको यादले यो मन भत्ती पोलेको छ कहाँ भेटौँ जस्तो लाग्छ कहाँ देखौँ जस्तो हुन्छ आमा अह कार्कीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा आमाको तस्बिर हातैमा नदिनमा नरात नभोग्छ रातैमा यो निकै मन छुने गीत प्रस्तुत गरिसकेको छु तपाईँ श्रोता मन जहाँबाट जस्तो अवस्थाबाट श्रवण गरिरहनु भएको छ आजको बसाइ बिल्कुलै तपाईँकै एसएमएसहरू वाचन गर्ने बसाइ तपाईँ धेरै श्रोता मनहरूले एसएमएस पठाएर साथी रहनु भएको छ पूर्व मेसी अनि पछि महाकालीसम्मका ती विभिन्न भूभागबाट सुनिरहनुभएका श्रोताहरूलाई पनि स्वागत गर्छु आजको बसाइलाई तपाईँले भरपूर रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने आशा पनि गर्छौँ र कार्यक्रमको पहिलो एसएमएसतर्फ जान्छु धेरै एसएमएसहरू छन् हामीले वाचन गर्न छुट्याएका एसएमएसहरूलाई वाचन गर्छु दादा दर्शन नमस्कार म चाहिँ रिया भन्नुभएको छ सिया भनेर लेख्नु भएको रहेछ सिया छेत्री रोल्पाको घुम्चालबाट लेख्नु भएको रहेछ अब बज्ने गीत मार्फत चाहिँ सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु क्या दामी के दा दाईको चाहिँ के भन्नुभएको छ क्या दामी के आ अबको गीत चाहिँ सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्न चाहन्छु हजुरको प्रोग्राम लास्टै मन पऱ्यो भन्नुभएको रहेछ है धन्यवाद छ उहाँलाई पनि सन्देशको लागि मन पराउनु भयो गीत सङ्गीतहरू हेलो दादा दर्शन नमस्कार म चाहिँ रोल्पाको चाहिँ मनिषाबाट मसिनाबाट लेख्नु भएको रहेछ मसिनाबाट चाहिँ हो अञ्जन मगर हो अब बज्ने गीत मार्फत चाहिँ सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को तर्फ जाँदैछु हाई दादा भन्नुभएको छ नमस्कार भन्नुभएको रहेछ नमस्कार है म रोल्पाको चाहिँ इरबिङबाट चाहिँ हो तुलसी फ्रम चाहिँ बौद्ध के के लेख्नु भएको छ र ए तुलसी तुलसी राम बुद्ध मगर भनेर लेख्नु भएको रहेछ र हो अब बज्ने गीत मार्फत चाहिँ सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भनेर एसएमएस लेख्नु भएको छ हेलो दादा नमस्कार के छ खबर हुनुभएको छ एकदम ठिक छु है अनि कार्यक्रम त दामी छ है म चाहिँ असफल सरिता फ्रम चाहिँ जेलवाङबाट हो अब बस्नु गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु र हजुरलाई पनि भन्दै छुट्टिन्छु बाई भन्नुभएको छ अर्को स्पेस पढ्दैछु है दा दादा दर्शन नमस्कार भन्नुभएको रहेछ कमल सरकम दादा के छ खबर र भन्नुभएको रहेछ है म चाहिँ तालबिङ तालबिङबाट चाहिँ लेख्नु भएको छ निर्मला तामाङ मगर हो अब बज्ने गीत मार्फत चाहिँ सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु र देहोर भाउजूलाई पनि सम्झाउन चाहन्छु भन्नुभएको रहेछ मेरो देवर अनि भाउजूलाई पनि सम्झाउन चाहन्छु भनेर लेख्नु भएको छ धन्यवाद छ उहाँलाई पनि अर्को एसएमएसतर्फ जाँदैछु लेख्नुहुन्छ नमस्कार दादा म चाहिँ रोल्पाको मा माहिङबाट चाहिँ भएको रहेछ हेमराज सुनवार भोइस त दामी छ भन्नुभएको रहेछ सम्झनु पर्दा सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ हेलो दादा दर्शन नमस्कार आइएम चाहिँ आइएम फ्रम कोर्चाङबाट चाहिँ लेख्नु भएको रहेछ चन्द्र चन्द्रमाया विषी हो अब बज्ने गीतमा अर्प सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु कार्यक्रम एकदम मनपर्छ महालाश्रीबाट सुन्छु भन्नुभएको छ हेलो दादा दर्शन नमस्कार र म चाहिँ पूर्ण मगर हो फ्रम प्युठानको चाहिँ बेलबासबाट हो अब बज्ने गीतमा अर्प सम्पूर्ण साथीहरूलाई र रेडियो महालाश्री सुन्ने साथीहरूलाई भन्नुभएको छ हेलो दाई दर्शन आरामै हुनुहुन्छ भन्नुभएको छ म चाहिँ रोल्पाबाट अनिसा केसी हो अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ हेलो दादा अब दाजु भन्नुभएको छ नमस्कार आइएम चाहिँ डिलमाया फ्रम तालोङबाट हो प्रोग्राम बबाल छ भन्नुभएको रहेछ एकदम सुन्छु हजुरको कार्यक्रम मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ अर्को एसएमएस पढ्दैछु लेख्नुहुन्छ हेलो दाजु नमस्कार आरामै होइसिन्छ म चाहिँ रोल्पाको बडाचौरबाट कुसुम थापा हो दामी छ हजुरको कार्यक्रम कार्यक्रम मार्फत सम्पूर्ण साथीहरूको सम्झना गर्न चाहन्छु भन्नुभएको छ हेलो सर नमस्कार म र म रोल्पाको घरती गाउँबाट चाहिँ अनिल आँसु हो अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भन्नुभएको छ लेख्नुहुन्छ हेलो दादा दर्शन नमस्कार म चाहिँ अर्जुन कुमार विश विवास हो विवास प्रेमी पनि लेख्नु भएको रहेछ अनि सल्यानबाट ए स्याङ्जाबाट हो अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ तपाईँकै सन्देश वाचन गरिरहेको छु यसपछि मैले हाँस्न सिकेका छु गीतलाई तयार पार्न चाहनाजीलाई अनुरोध गरेको छु म अब अलिकति माथिको एसएमएस तल झर्छु किनभने हामीसँग तिन चार सयवटा एसएमएस छ मैले माथिको आजको एसएमएसहरूलाई पनि पढ्नुपर्छ है धेरै साथीहरूले माया गरेर पठाउनु भएको छ लेख्नुहुन्छ नमस्कार दाई म चाहिँ कर्मा शेर्पा हो बौद्धबाट अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्न चाहन्छु र जो जतिले यति बेला कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि भनेर लेख्नु भएको छ लेख्नुहुन्छ हेलो दादा नमस्कार के छ खबर म चाहिँ प्रतिमा एन्ड सुनिया लामा फ्रम चाहिँ दोलाखा अवज गीतमा सम्पूर्ण साथीहरूको सम्झना गर्न चाहन्छु भनेर लेख्नुहुन्छ उहाँले पनि उहाँले पनि धन्यवाद दिन्छु र एसएमएसहरू पढिरहेको छु तपाईँहरूकै सन्देशहरू पढिरहेको छु तपाईँहरूले पनि पठाउनु भएका सन्देशहरू धेरै पढ्न बाँकी छ है मेरो सन्देश कति बेला वाचन होला भनेर बस्नुभएका साथीहरूले पनि यो प्रतीक्षाको घडी बिस्तारै सकिन्छ भन्न चाहन्छु दाइ नमस्कार म चाहिँ कोटेश्वरबाट कमल थोकियो हो आज मलाई चाहिँ सुने सुन चाँदीको महल भन्ने गीत बजाइदिनु होला र यो गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झाउनु भन्नुभएको छ हामी यो गीत पनि प्रस्तुत गर्छौँ लेख्नुहुन्छ हेलो दादा नमस्कार म चाहिँ प्रकाश गदाइली हो सिन्धुलीबाट बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु मेनुका सुनिका के के भन्नुभएको छ सम्पूर्ण साथीहरूको सम्झना उहाँले गर्नुभएको छ लेख्नुहुन्छ हेलो दादा नमस्कार गुड मर्निङ भन्नुभएको छ सविता सरिता थपोलिया जोरपाटीबाट हो अब बज्ने गीत मार्फत चाहिँ हजुर लगायत जो जतिले यो कार्यक्रम सुन्दै हुनुहुन्छ सम्पूर्णको लागि अब मलाई चिन्ने नचिने सम्पूर्णको लागि है भन्नुभएको छ र उहाँले के भन्नुभएको छ सरोज लामिछानेको न्यु सङ बजाइदिनुहोस् न ल प्लिज भन्नुभएको छ हामी त्यो गीत पनि प्रस्तुत गर्ने कोसिस गरौँ र यति बेला हाँस्न सिकेका छु তথা खै दिल भाषा सम्हाल्न छान मुस्किल झेल दिन पीडा सम्हालेर बाँच्न सिक्या छु आउन लैजाऊ आउन लैजाऊ मेरा सारा जिन्दगी मोटु जलाई मन बगाली हाँस्न सिक्या आमाको तस्बिर म न बोल्छ रातै नमस्कार म लोक तथा दोहोरी गायक विरही कार्की तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम गाम्बेसीका धुनहरू कार्यक्रम गाम्बेसीका धुनहरू श्रवण गरिरहनु भएको छ हामीले गीत सङ्गीतहरू सुनाइरहेका छौँ अनि तपाईँकै सन्देशहरू वाचन गरिरहेका छौँ धेरै सन्देशहरू हामीलाई उपलब्ध छ ती बस्ती कुना कन्तराबाट हामीलाई सुनिरहनुभएका श्रोता मनहरू हामी सर्वोत्कृष्ट कार्यक्रम भनेर खोक्दैनौँ हामी सबैले रुचाएका कार्यक्रम भनेर खोक्दैनौँ तर श्रोता मन तपाईँहरूलाई मनपर्छ होला राम्रो लाग्छ सुन्न लगाइदिनुहोला हामीले यो नै ठुलो कार्यक्रम हो यो नै उपत्यकाको सबैभन्दा सबैभन्दा उत्कृष्ट कार्यक्रम हो भनेर सुनाइराख्नु पर्दैन श्रोताहरूलाई के हुनुहुन्छ श्रोताहरू जस्तो कार्यक्रम राम्रो हुन्छ तिनै कार्यक्रमलाई राम्रो भन्नुहुन्छ हाम्रा श्रोताहरू मलाई थाहा छ र ती बस्ती बस्तीबाट हाम्रा कार्यक्रमलाई सुनिरहनुभएका श्रोता मनहरूलाई सन्देशहरू वाचन गरेर थप मनोरञ्जन दिलाइरहेको छु यसमेसतर्फ लाग्छु लेख्नुहुन्छ हेलो दाई नमस्कार सन्चै हुनुहुन्छ भन्नुभएको छ म चाहिँ प्युठानबाट दोरन बहादुर हो र बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नुहुन्छ भने भने हेलो दादा के छ खबर भन्नुभएको छ एकदम ठिक छु म चाहिँ काव्य म्युजिक ओ हो भन्नुभएको छ का ए काव्य एमसी हो भन्नुभएको रहेछ बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना भन्नुभएको छ काव्य म्युजिक चाहिँ हाम्रो गीत सङ्गीत निकाल्ने काव्य म्युजिक थियो त्यसै उताबाट आएकै कि क्या भन्नालेको हेलो दादा दर्शन नमस्कार म चाहिँ रोल्पाको चाहिँ बुढा गाउँबाट चाहिँ लेख्नु भएको छ सन्ध्या मगर हो अब वचन गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ हेलो दादा नमस्कार सल्यानबाट रिजिना बिसी हो अब वचन गीत मार्फत चाहिँ मालाश्री मालाश्री एफएमबाट चाहिँ सुन्नुहुने सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ अर्को एसएमएस तर्फ लाग्छु हेलो दादा के छ खबर भन्नुभएको छ सन्चै हुनुहुन्छ भन्नुभएको छ एकदम ठिक छु म चाहिँ दिया बिसी हो अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नुहुन्छ हेलो दादा हो आर यु भन्नुभएको रहेछ फर्म चाहिँ साकी छ सिरपालदेखि गीता पौन हो अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भन्नुभएको छ दाई नमस्कार के छ खबर म रामेछाबाट हो हजुरको कार्यक्रम सुन्दैछु लेख्नु भएको छ मलाई मिल्छ भने मेरो बिन्ती सुन गीत प्रस्तुत प्रस्तुत गरिदिनुहोला भन्नुभएको छ हुन्छ हामी यो पछि मेरो बिन्ती सुन नै प्रस्तुत गर्छौँ है र यो गीत मार्फत चाहिँ विशेष गरी मेरो घर परिवार रामेछावासी अनि मेरो मम्मी बिरामी हुनुहुन्छ मम्मीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु म चाहिँ प्रतीक्षा मगर हो भनेर लेख्नु भएको छ प्रतीक्षाजी धन्यवाद छ हेलो दादा दर्शन नमस्कार म चाहिँ सिन्धुलीको महादेव डाँडाबाट चाहिँ महादेव डाँडाबाट हाल चाहिँ काठमाडौँबाट अर्जुन गदारी हो बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ नमस्कार म चाहिँ भुवन रा रामेछापले हो अहिले काठमाडौँबाट बज्ने गीत महात्मा सम्पूर्ण साथीहरूको मिठो सम्झना गर्न चाहन्छु भनेर लेख्नु भएको छ नमस्कार कमलजी म चाहिँ फोन म पनि सुन्दैछु भन्नुभएको रहेछ सुभाष सबै साथीहरूलाई मिठो सम्झना गर्न चाहन्छु मिना कपनबाट भनेर लेख्नु भएको छ मिनाजी धन्यवाद तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा जानुहोस् अन्ठानब्बे एकसट्ठी पचास उन्नाइस सत्तरीमा एसएमएस गर्नुहोला अन्ठानब्बे एकसट्ठी पचास उन्नाइस सत्तरीमा सरकम दाई नमस्कार रामेसापको चाहिँ सुन्दर बस्ती पेटीबाट चाहिँ हाल चाहिँ काँडाघारीबाट सहायत्री सम्झना गौतम हो भोजन गीत मार्फत तिनलाई एफएम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरू लोकप्रेमी मित्रहरूलाई सम्झन चाहन्छु भनेर लेख्नुहुन्छ भने न हेलो दाई नमस्कार मा के लेख्नु भएको छ उखलढुङ्गाबाट चाहिँ स्वेच्छा सुनवार हो अब बज्ने गीत मार्फत सम्पूर्ण साथीहरूलाई रेडियो सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई पनि भनेर लेख्नु भएको छ धन्यवाद छ यति बेला अनुचपडा सैनी त्यसै गरी कुशल विश्वकर्माको आवाज प्रस्तुत गर्न चाहन्छु म मेरो बिन्ती सुन अनुचपडा सैनीको फेरि नयाँ गीत आउँदैछ यो पनि जानकारी म गराउँछु रामजी खाँट र अनुचपडा सैनीको आवाजमा रहेको मैले तिम्रो दिलमा नाम लेखेको गीत नाम गरेर बजारमा आउने क्रममा छ यो शुभकामना पनि दिन्छ अनुज पुडासेनीलाई राम्रो राम्रो सिर्जनाहरू साङ्गीतिक बजारमा आउन्